पारामेडिकल क्याम्पसले अवैध रूपमा विद्यार्थी भर्ना लिएको खुलासा एक सय साठीजना विद्यार्थीको भविष्य अन्यलमा बझाङमा अधिकांश मुक्त हलियाका घर निर्माण तथा मर्मत कार्य अधुरै पहिलो किस्ता मात्र दिएर सरकारले आफूहरूलाई झुक्क्याएको आरोप भारतसँग सीमा जोडिएको नेपालको कैलालीको सीमा क्षेत्रमा एक सय तेइस सीमा स्तम्भ हराए हरेक वर्ष मोहना नदीले सीमा पिलरहरू बगाउँदै र बझाङमा औषधि पसलहरूले युवालाई अवैध रूपमा लागु औषध बिक्री गर्दै एकीकृत नेकपा माओवादी केन्द्र जिल्ला कार्य समिति जोटीभित्र विवाद चुलियो प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्ज र इन्टरनेटमा radio unity dot com dot इनबीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु पारामेडिकल क्याम्पस डडेलधुराले एक सय साठीजना विद्यार्थीको भविष्य अन्यलमा पारेको छ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद स्वीटी भिटीले मान्यता दिएको भन्दै अनमी सीएमए कृषिजेटी र ल्याबतर्फ प्रत्येकमा अवैध रूपमा चालिस चालिसजना विद्यार्थी भर्नाले लिई एक सय साठीजना विद्यार्थीको भविष्य अन्यलमा पारेको हो पढाइका लागि भनेर विद्यार्थीहरूले ठूलो रकम क्याम्पसलाई बुझाएका छन् हरेक विषयमा सिटिभिटीले आह्वान गरे अनुसार पहिले नै विद्यार्थी भर्ना लिइसकेको क्याम्पसले त्यत्तिकै संख्यामा अवैध रूपमा फेरि विद्यार्थी भर्ना गरेको हो क्याम्पसले झुक्याएर भर्ना भएका विद्यार्थी अहिले अन्यलमा परेका छन् उनीहरूले सोमबारबाट क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् तर क्याम्पसले भने विवाद मिलाउनको लागि भनेर पन्ध्र दिन क्याम्पस बन्द गरेको जनाएको छ क्याम्पसका एक शिक्षकका अनुसार सिटिभिटीले थप विद्यार्थी भर्ना गर्नको लागि मौखिक सहमति दिएको हो ती शिक्षकले सदस्य सचिव नहुँदा लिखित सहमति गर्न नसकिएको र आज संसद बैठकबाट सदस्य सचिवको टुङ्गो लागेपछि लिखित सहमति हुने बताएका छन् तर यो कुरा बिल्कुलै गलत रहेको भेटिएको छ सिटिबिटीको वेबसाइटमा कोटा नपुगेका विद्यार्थी भर्ना गर्ने बाहेक अन्य कुनै पनि सूचना प्रकाशित छैन तर आउने नयाँ आउने सदस्य सचिवले यो विषयको टालटुल गरेर मिलान गरेमा विद्यार्थीले पढ्न पाउन सक्नेछन् हामी यस सम्बन्धीका थप विवरण र तथ्याङ्क सहितका समाचार निरन्तर दिने नै छौं मुक्तहलिया पुनस्थापना कार्यक्रम अन्तर्गत सरकारले बझाङका मुक्तहलियालाई दिनुपर्ने आधा रकम एक वर्ष बित्दा पनि नदिएपछि अधिकांश मुक्तहलियाको घर निर्माण तथा मर्मत कार्य अधुरै रहेको छ नेपाल सरकारले गएको आर्थिक वर्षमा जिल्लाका पैंचालिसजना मुक्तहलियाका लागि जग्गा खरिद बीसजनालाई घर निर्माण र जनाका लागि घर मर्मत भनेर पहिलो किस्ता अनुदान रकम मालपोत कार्यालय मार्फत वितरण गरेको थियो जग्गा खरिदको लागि पाउनुपर्ने रकम सबै जसोले पाए पनि घर निर्माण र मर्मतको रकम अहिलेसम्म पनि नपाउँदा घर निर्माण अधुइ रहेको मुक्त हलियाहरूले बताएका छन् सरकारले घर मर्मतको लागि रकम दिने भएपछि चौधारी सातका मुक्तहलिया जगतु सार्कीले आफ्नो पहिलाको झुपडी जस्तो घर भत्काएर नयाँ निर्माणको थालनी गर्नुभयो सरकारले दिने एक लाख पच्चिस हजार रुपियाँमा केही रकम आफै थपेर सबै परिवारका लागि पुग्ने घर निर्माण शुरू गरेका उहाँले आधा घर निर्माण गरिसक्नु भएको छ पहिलो किस्ता बाफत पैसठी हजार पाएका उहाँ सरकारले दिने अर्को किस्ताको रकम कुरिरहनु भएको छ उहाँले भन्नुभयो साठी हजार पाएमा सिलेट किनेर घर छाउला भनेर कुरेको एक वर्ष भयो अहिलेसम्म रकम पाएको छैन रकम पाउँदा नपाउँदा एक वर्षदेखि सबै परिवार अर्काको घरमा बस्नु परेकाले धेरै समस्या भएको जगतुले बताउनु भएको छ अर्का मुक्त हलिया श्याम सार्कले पनि घर निर्माणका लागि आधा रकम पाएको तर बाँकी नपाएकाले घर निर्माणमा समस्या भएको बताएका छन् पहिलो किस्ता मात्र दिएर सरकारले आफूलाई झुक्याएको उहाँको भनाइरहेको छ भूमि सुधार मन्त्रालयबाट हरियालाई जमिन खरिदका लागि दुई लाख घर निर्माणका लागि तीन लाख पच्चिस हजार रुपियाँ र घर मर्मतका लागि एक लाख पच्चिस हजार रुपियाँ दिने परिपत्र भएअनुसार आफूले सम्झौता गरेर पहिलो किस्ता वितरण गरेको जिल्ला मालपत कार्यालयका प्रमुख कृष्ण बोहराले बताएका छन् थप रकम मन्त्रालयबाट नै निकासा नआएका कारण वितरण गर्न नसकेको उहाँको भनाइरहेको छ बोहराका अनुसार भूमि सुधार मन्त्रालयका लागि अर्थ मन्त्रालयबाट रकम निकास नभएको हुँदा यो प्रक्रियामा ढिलाइ भइरहेको छ भारतसँग सीमा जोडिएको नेपालको कैलालीको सीमा क्षेत्रमा एक सय त्याइस सीमा स्तम्भ हराएका छन् बीस संघीय पिलर र एक सय तीन सहायक पिलर गरी एक सय तेइस पिलर बेपत्ता अवस्थामा रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताएका छन् त्रिपन्नवटा जङ्गे मुख्य पिलर र दुई सय उन्तिस सहायक पिलर गरी दुई सय बयासी हुनुपर्नेमा एक सय तेइसवटा हराएको रिजालले बताएका छन् वर्षातको समयमा आउने बाढीको कारण सीमा स्तम्भ हराएको र साढे दुई वर्षदेखि सीमा स्तम्भ मर्मतको काम समेत हुन नसकेको उनले बताएका छन् भारतको लखिमपुर जिल्ला र नेपालको कैलालीका सुरक्षा अधिकारी बीच विक्रमसम्म दुई हजार सत्तरी साल असोजमा साथमा धनगढ़ीमा भएको सीमा बैठकमा दुवै देशका सीमा स्तम्भको मर्मत र रंगरोगनको काम गर्ने सहमति भएपछि विक्रमसम्म दुई हजार एकहत्तर साल जेठदेखि दुवै देशका टोलीले सीमा स्तम्भ मर्मतको काम थालेका थिए अढाई वर्षदेखि नेपाल र भारतबीच सीमा स्तम्भ मर्मत गर्ने सम्बन्धमा बैठक समेत बस्न नसकेको प्रमुख जिल्ला अधिकारी रिजालले बताएका छन् बैठकमा सहमति भएअनुसार भिजुर नम्बरका पिलरको मर्मत र रंगरोगन नेपालले र जोर नम्बरका पिलरको भारतीय पक्षले गरेको थियो नेपालतर्फ नाभि विभागका इन्जिनियर कृष्ण बहादुर थापा र उदय शर्मा लिम्बु तथा भारतका तर्फबाट इन्जिनियर डीआर अरियाल र राजेश कुमार वर्मा नेतृत्वको टोलीले कैलालीमा पर्ने सीमा क्षेत्रका पिलरको मर्मत र रंगरोगनको काम गरेको थियो अढाई वर्ष यता नेपाल र भारतको सीमा विभाजन गर्दै बगिरहेको मोहना नदीले हरेक वर्ष धार परिवर्तन गर्दै पिलर बगाएकाले मर्मत तथा पुनर्निर्माणको काम हुन नसकेको प्रमुख अधिकारी रिजालले बताएका छन् कैलालीको दक्षिण अथवा भारतसँग सीमाना जोडिएको स्थानमा मोहना नदी बग्ने भएकाले सीमा पिलर बाढ़ीमा बग्ने गरेका जनाइएको छ यस क्षेत्रमा लामो समयदेखि सीमा स्तम्भ हराइरहेका भए पनि पुननिर्माण तथा मर्मत गर्ने काम हुन सकेको छैन विगत लामो समयदेखि सीमा स्तम्भ मरमत गर्ने सम्बन्धमा दुई देशबीच बैठक समेत हुन नसकेको प्रमुख जिल्लाधिकारी रिजालले बताएका छन् सीमा स्तम्भ मरमत तथा पुननिर्माण कुनै एक देशले मात्र गर्ने भन्ने हुँदैन यसको लागि नेपालबाट सीमा जोडिएको जिल्लाका प्रमुख जिल्लाधिकारी र भारतको तर्फबाट डीएमको संयुक्त बैठकले मर्मत तथा निर्माण गर्ने निर्णय गर्नुपर्दछ रिजालले भनेका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ निजी औषधि पसलले महँगो मूल्यमा युवालाई अवैध रूपमा लागू औषध बिक्री वितरण गर्ने गरेका छन् सदरमुकाम चैनपुरसँगै विभिन्न भागमा खोलिएका निजी औषधि पसलबाट युवालाई महँगोमा त्यस्ता लागू औषध बिक्री वितरण गर्ने गरेका हुन् औषधि पसलले पसलबाट गोप्य रूपमा कसैलाई जानकारी नदिनु चाहेको समयमा लिएर जानु भन्ने गर्छन् हामीले पनि महँगोमा आफूलाई चाहेको समयमा नशा लाग्ने खालका औषधि किनेर लिने गरेका छौं लत बसेका एक व्यक्तिले भने भनौ भने साथीहरूले कुट्लान् भन्ने डर नभनौ भने बानी सुधारण खोज्दा पनि सकिएन शुरूमा प्रवेश गर्दा गाँजा खुवाए र पछि सुई दिने र चक्की खुवाउने गरी यसै गरी दैनिक युवाको जमात बढ्दैछ तर कसैले पनि रोक्न चासो देखाएका छैनन् यस्ता कुलतमा फसेका युवाहरूले घरबाट माघी जति पैसा नपाएपछि गर्जो टार्न चोरी लगायतका हिंसाजन्य कार्य गर्ने गरेको पनि पाइएको छ यहाँका औषधि पसलमा फोर्टिम ओपिडल लगायतका सात चक्की र सुईमा फिनरागन र डाइजेपाम लगायतका पाँच किसिमका औषधि पाइन्छ भने अन्य कतिपय त्यस्ता औषधि धनगढ़ीबाट औषधि पसलेले आफै ल्याउने गर्दा पनि अनुगमन नभएको स्थानीय बासिन्दाको गुनासो रहेको जिल्ला अस्पताल बझाङका डाक्टर विष्णु खतिवड़ाको भनाइरहेको छ डडेलधुरामा युवाहरू व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् च्याउ खेतीबाट राम्रो आमदानी हुने भएपछि युवाहरू च्याउखेतीतर्फ आकर्षित भएका हुन् करिब दुई महिना अगाडिबाट आफ्नै लगानीमा र अमरगढ़ी नगरपालिका नजिकै चारवटा परालको छाप्रो निर्माण गरी च्याउ खेती गर्न आँटेका एक युवाहरूको समूह अन्तत सफल बनेको छ च्याउ खेती गर्न धेरै जग्गा जमिन नचाहिने र सानो ठाउँमा खेती गर्न सकिने भएका कारण च्याउ खेतीमा लागेको सोही समूहका एक युवा के सब महताले बताएका छन् च्याउखेतीबाट यस वर्ष राम्रो आमदानीको आशा राखेर दैनिक एक सय किलो बिक्री गर्न लक्ष्य रहेको उनको भनाइरहेको छ च्याउखेतीबाट राम्रो आमदानी गर्न सकिने जानकारी पाएपछि आफूहरूले करिब तीनजनाको समूहमा पाँच लाख लगानी गरेर च्याउखेतीमा लागेको उनीहरूले बताएका छन् एकीकृत नेकपा माओवादी केन्द्र जिल्ला कार्य समिति डोटीभित्र विवाद चुलिएको छ पार्टीको जिल्ला कार्य समितिभित्र जिल्ला नेतृत्वको विषयलाई लिएर विवाद चुडिएको हो माओवादी केन्द्रको डोटीमा अहिले जिल्ला सम्मेलन आयोजक समितिले काम गरिरहेको छ तर हिजो त्यही समितिलाई नमान्ने भन्दै भरत बोहरा लगायतका जिल्ला नेताहरूले जिल्ला सम्मेलनको समानान्तर आयोजक समिति गठन गरेका छन् उनीहरूले जंगबहादुर विका नेतृत्वको जिल्ला सम्मेलन आयोजक समिति लोकतान्त्रिक तरिकाले गठन नभएको भन्दै भरत बोहराको संयोजकतामा दुई सय एघार जनाको जिल्ला सम्मेलनको समानान्तर आयोजक समिति गठन गरेका हुन् उनीहरूले हिजो सिलगढ़ीमा पत्रकार सम्मेलनको आयोजना गर्दै गर्दै आफूले उठाएका मागका बारेमा पार्टीको प्रदेश कमिटी तथा केन्द्रले व्यवस्था गरेका त्यसको विरोध स्वरूप समानान्तर समिति गठन गरेको बताएका छन् संयोजक भरत बोहरा योगेन्द्रले यसअघि सातजनाको समूहले मात्र तोकेको संयोजकको विरोध गर्दा पनि आफूहरूको माग सम्बोधन नभएकाले आफ्नो नेतृत्वमा जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् सुदूरपश्चिम मानवाधिकार परिषदले हिजो धनगढीमा आयोजना गरेको शान्ति सद्भाव र मानवाधिकारका लागि नागरिक संवाद कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूले सामाजिक सद्भावका लागि सहकार्य आवश्यक रहेको बताएका छन् कार्यक्रममा कैलालीका प्रमुख जिल्लाधिकारी गोविन्द रिजाले सीमांकन राज्य पुनर्संरचना तथा टीकापुर घटनाले पनि जिल्लामा सामाजिक सद्भाव बिग्रिएको बताएका छन् कार्यक्रममा सुदूरपश्चिम मानवाधिकार परिषदका सल्लाहकार डाक्टर हेमराज पन्तले समाजका हरेक सवालहरू जस्तै राजनीतिक सामाजिक तथा आर्थिक पक्षहरूमा सबैको सहभागी आवश्यकताका साथै कार्य विभाजन पनि उचित तरिकाले हुन सके समाजमा शान्ति तथा सद्भाव स्थापना हुने बताएका थिए अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित तीनवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो बिहान साढे नौ बजीतिर बझाङबाट धनगढ़ीतिर जाँदै गरेको ना तीन ख छ नौ शून्य चार नम्बरको ट्रक र भातखानाबाट डलेलधुरा सदरमुकामतर्फ आउँदै गरेको से एक ज छ दुई तीन नम्बरको जीप अमरगढी नगरपालिका एक दहमा ठोकिएका छन् तर मानवीय क्षति नभए पनि जीपको अगाडिको दाइनी भागमा क्षति भएको छ यस्तै हिजो दिउँसो सवा एक बजीतिर डोटीको छतिवन गाविसको नम्बर चार सल्लाहगारी मोडमा दुई बस ठोकिँदा एकजना गम्भीर घाइते भएका छन् डोटीको सिलगढ़ीबाट धनगढ़ीतिर जाँदै गरेको ना पाँच ख उन्तिस नब्बे नम्बरको शैलेश्वरी यातायातको बस र विपरीत दिशाबाट आउँदै गरेको महाकाली यातायातको ना चार ख उनासी चौरासी नम्बरको बस ठोकिँदा ना पाँच ख उन्तिस नब्बे नम्बरको बसमा सवार डोटीको मुडे